नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृंखलामा हामी डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन लिएर आइपुगेका छौं गएको सातादेखि हामीले अलिखित उपन्यास वाचन गर्न शुरू गरेका छौं यो उपन्यास दुई सालको मदन पुरस्कार प्राप्त उपन्यास हो गएको साता हामीले अलिखितको सोह्रौं पृष्ठसम्म वाचन गरेका छौं र सत्रौं पृष्ठका केही पंक्तिहरू वाचन गरेर रोकेका गरेका थियौं आज हामी सत्रौं पृष्ठको शुरूआतदेखि वाचन शुरू गर्छौं डाक्टर ध्रुवचन्द्र गौतमको अलिखित उपन्यासको दोस्रो श्रृंखला अब वाचन शुरू हुन्छ अलिक बेरपछि मतियाकी माई दुईटा रोटीहरू लिएर थप निस्की ऋषि ज्यान गए मानेन खाऊ न खाऊ गरीब कि घरमे त यी जुरी यसले के भनी ऋषिले सोध्यो खानुस् न खानुस् गरिबको घरमा त यही जुर छ खाऊ न खाऊ भनेको खानुस् न खानुस् भनेको हो हो यति सुन्नसाथ ऋषिराम भुर्तेल बेसरी हाँस्न थाल्यो म तिहार उसकी आमा केही नबुझेर हेर्न थाले के भयो मैले सोधेँ अघि यसले बोल्न जानिन भनेर मलाई रिस उठेको थियो कहिले तिमी नआउँदै यसले आऊ मालिक आऊ भनेर मलाई पूरा आदर गरेकी रहेछ बिचरी म भने रिसाइरहेको मनमा नै सुनेर म पनि हाँस्न थालेँ ऋषिरामको सुदूर पहाड़मा कतै घर थियो उसले बोलेको कहिलेकाहीँ अनौठो लाग्थ्यो मलाई तर हाँसेको होइन म माई माईभित्र रोटी राख्न गई ऊ फर्केपछि ऋषिरामले सोध्यो तिमी सधैँ यही खान्छौ माई मैले बताइदिएपछि भने न रोज न यो सुनेर ऋषिराम खुसी भयो ऊ दुइटै रोटीले भित्रभित्रै बोर भइसकेको रहेछ अरू दिन के खान्छौ त कवै अलुवा सुथनी कवै भेकुर कवै भातो ऋषिले सोध्यो मैले भने कहिले सकरखण्ड र सुठनी कहिले भ्याकुर कहिले भातै पनि ऊ फेरि उदास भयो कति भने अझै एकछिन त्यहाँ बसिरहन सकेन चुपचाप उठेर हिँड्यो त्यसको चार पाँच दिनपछि ठ्याक्क सम्झना त छैन एकपटक फेरि उत्खनन स्थलतर्फ गएका थियौं केही निरीक्षण र अन्य कामहरू गर्न उत्खनन तुरन्तै नथाले पनि हाम्रो कामको श्री गणेश त्यसै दिनदेखि भयो भन्न सकिन्छ दिनदिनै त्यहाँ जानुपर्थ्यो पर्थ्यो बस गर्नुपर्थ्यो र अध्ययन गर्नुपर्थ्यो दिनभर काम गरेपछि बेलुका दुई कोष जति हिँडेर गाउँ फर्कँदा हामी लखतरान भएर फर्कन्थ्यौं थकाइले चुर भएर अनि भोकले पनि राति धेरै गफ चल्न पाउँदैनथ्यो हतार हतार खाएर सुत्नै हतार हुन्थ्यो सबैलाई खानु अघि एकछिन कुराकानी अवश्य चल्दथ्यो तर त्यसमा पनि खाने समय कुरेको आभास बाहेक विशेष उत्साह थिएन एउटा सूचना जस्तै हो गाउँमा राति दस बजीभन्दा अघि भात पाकेको मलाई थाहा छैन केहीजना यसलाई फुर्सदसित जोड्थे अनि केही चाहिँ कुनै कुनै भावुक क्षणमा यसलाई दरिद्रतासित पनि जोडिदिन्थे तर यो निश्चित भन्ने मेरा लागि कठिन थियो बरेवामा हाम्रो बस्ने व्यवस्था एउटा ठूलो छाप्रोमा गरिएको थियो त्यो छाप्रो कुनै बखत गाईबस्तु बाँधे घर हुँदो त्यसकारण अझै पनि गोबास भनेर प्रचलित थियो जिमदारले एउटा कोठा भान्साका लागि भनेर ठिक पारिदिएका थिए तर दुई चार दिनपछि सबैजना दिक्क मान्न थाले हाम्रो भात पकाउने महिला राम्ररी काम गर्न जान्दिनथे त्यसको वास्तवमा हाँडीमा भात पकाउने बानी थियो धातुका भाँडाहरू त्यसले धेरै चलन गरेकी रहेनछ अझ बरू हाम्रा स्टिलका भाँडा र प्रेसर कुकर देखेर त्यसका नेत्र चकित विस्तारित चाहिँ भएका थिए पहिलोपटक यति ठूल्ठूला भाँडाहरू यति नजिकबाट देखेकी थिए जसले त्यस गृहिणीको व्यावहारिक ज्ञानको राम्रै वृद्धि भएको मान्नुपर्छ दोस्रो कुरा त्यो आफ्नो घरमा हतार हतार पकाएर हामी कहाँ आउने गर्थे जसले गर्दा त्यो थकित भएर ढिलो आएपछि पनि हामीले खानाका लागि केही समय अझै कुर्नुपर्ने हुन्थ्यो यसका ससाना कैयौं छोराछोरी थिए यो भन्न सक्दैनथ्यौं पहिले हाम्रो काम सक यस्ता धेरै कारणहरू जम्मा भएका थिए जसले गर्दा हामीले निदो गर्यौं हामी एकौटा परिवारमा वा कम्तीमा एकौटा घरमा दुई तीनजना पेइङ गेस्ट भएर भए पनि खान्छौं मनमा यो पनि थियो यसरी गर्दा ती परिवारहरू हाम्रो माध्यमले केही आर्थिक लाभ गर्न समर्थ होला मलाई लेख्ने दृष्टिले पनि यसै गर्दा सुविधाजनक हुने अनुमान थियो स्पष्ट छ यस निर्णयपछि ऋषिराम मतियाको आमाको घरमा खान थाल्यो मतियाको बाबु मेलाहरूमा पानफुल बेच्ने गर्थ्यो त्यसबाहेक वरपरका गाउँमा चुन पनि बाँड्ने गर्थ्यो अरू जग्गा थिएन घडेरी एउटा कसै गरी जोडेका थिए मतियाको बाबु हुँदा मतियाकी आमाको धोतीमाथि धेरै गाँठाहरू पर्दैनथे बाबु काममा खटिँदा खटिँदै मरेको थियो गाँठे परे पनि दोष दिन मिल्दैन ऊ एक दिन चुनको सिपी पोल्ने भट्टीमा जुन एउटा ठूलो बोर्सीको आकारको हुन्थ्यो अचानक रगत तोक्न थालेको थियो पछि त्यसै घटनालाई उसको मृत्युको मुख्य कारण मानियो मर्नु अघि दुईटा झारफुकीहरू केही उसका लागि ल्वाङ र मन्त्र जम्बा बारेर जप्न आएका थिए तर तिनीहरूसँग त्यही एउटा चाहिँ मन्त्र बेपत्ता थियो जसले उसको थोक सफा होस् अब मतियाकी आमा र मतिया मिलेर त्यही काम गर्छन् चुन पोल्ने र पुर्याउने तर तिनीहरू अझै रगत थोक्न थालेका छैनन् खोक खाका कुरा बेग्लै हुन् गाउँमा त्यस्ता चुनदिनेहरू अब अरू पनि धेरै भइसकेका छन् त्यसले गर्दा यिनीहरूको ग्राहक वा गाउँ भाग लागेको छ सीमित चुन दिन गाउँ गाउँ घुम्न कठिन छ मतियाकी आमालाई अब उमेरले गर्दा होइन अलिकति कमजोरीले गर्दा जुन आँखै ताकेर आउँथ्यो र हिँड्दाखेरि गोरेटोको ठाउँमा टुक्की बाल्नुपर्ने अँध्यारो देखा पर्ने गर्थ्यो दिउँसो राति त कुन्नी के तैपनि ऊ मतियालाई लिएर गाउँ गाउँ घुम्छे दिउँसो हुनाले टुकी लिन्छ धान काट्ने बखत खेत खेतमा गएर आफ्ना ग्राहकहरूबाट धानको बोजा उठाउँदा भने म मतियाकामा उत्साहित हुन्छु वास्तवमा वर्षभरि यस्तै दिनको आसमा गाउँ गाउँ चुनको हाँडी एउटा छैटीमा राखेर र छैटी टाउकोमा राखेर ऊ हिँड्ने गर्थे मतियालाई एउटा अतिरिक्त फाइदा हुन्थ्यो ऊ बाली काटिएको खेतमा गएर अन्य स्त्री केटाकेटीहरूसँग धान लोर्ने जमातमा सामेल हुन्थे धान लोर्ने अर्थात् धान काट्दा खसेका धानका बालाहरू टिप्ने यो काम त्यहाँ ज्यादै सुखद मानिन्थ्यो किनभने बिना परिश्रम तयारी बाला यताउता छरिएका भेटिन्थे देख्दै सुस्वादु र भोक मार्ने ग्यारेन्टी दिने खालका एक छाकसम्म यसै गरेर पनि चल्दो रहेछ मतिया तिमीले लोगेलाई देखेकी छौ ऋषिरामले एक दिन सोध्यो उहु मतियाले जवाफ दिए मतिया भात पकाइरहेकी थिए ऋषिराम चटाईमा बसेर गफ गरिरहेको थियो म नजिकै थिएँ ऋषिराम अलिअलि तिनीहरूको बोली बुझ्न थालेको थियो र तिनीहरू पनि केही शब्द वा भावसम्म ऊ प्राय आमा चाहिँसँग त होइन बत्तीसँग मैले भाषा सिक्ने विचारले अनावश्यक प्रश्न पनि सोधिरहन्थ्यो जस्तो वर्ष दिनमा कति छाक भात खायो तिम्रो पोइ एक्कासी यहाँ प्रकट भइदियो भने के गर्छौ अन्तिम प्रश्न प्रायः यस्तो हुन्थ्यो मैले कुरा गरेको तिमीलाई मनपर्छ कि पर्दैन पर्छ भने कति कठिनाई के थियो भने मतियाहरू पनि ऋषिको कुरा राम्ररी बुझ्न सक्दैनथे ऋषि तिनीहरूको लागि ठूलो मानिस थियो त्यसकारण बुझ्ने केलाउने सीमासम्म उसको कुरा सुन्नु तिनीहरूलाई अपराध चाहिँ लाग्थ्यो म साथमा हुँदा ऋषिलाई पनि सजिलो ऊ भाषा सिक्ने झ्याउलोदेखि मुक्त हुन्थ्यो र कुराकानी सजिलो भएर तप्किन थाल्थ्यो नदेखिकन कसरी लोग्ने त ऋषिरामले अर्को प्रश्न गरेको थियो कहाँ जाने त मतिया बाफलाई हातले हम्केर भात हेर्न थालेकी थिए तैपनि यसको जवाफ दिँदा अलिकति लाजै मानेकी हो उसको अनुहारमा अलिकति रातो हो जुन ऋषिरामले ठान्यो अनुहारमा बाफ ठोकिएर हो ऋषिले सोध्यो कहाँ जाने त मैले लोग्ने हेर्न भनेकी हो होइन के जान्नु त मैले भने कि मैले भने ऊ फेरि हाँस्न थाल्यो मिठो मूर्खतामा म पनि ऋषिराम धोनीमा कतै समानता देख्यो कि आफ्नै तर्फबाट अड्कल काट्न थाल्थ्यो एक दिन साँझ ऊ एक्लै गएछ म त्यहाँ पिँढीको खाटमा एउटा खामो समाएर उभिएकी थिए एकनाशले कतै हेर्दै यस्तोमा थाहा हुँदैन कोही कतै हेरिरहेको छ छैन ऋषिरामले कुनै प्रश्न बनाउन सकेन मनमा नै थियो थियो तिनीहरूकै बोलीमा एउटा छोटो वाक्य बनाएर सोधौं ऊ धेरै बेरसम्म उभियो घोरियो मतियाले उसलाई देखिन उसले मतियाको काँधमा कोट्यायो मतियाले हेरेपछि सोध्यो के भयो उसले बुझिन तर हातको संकेत बुझे उसले पुलुक्कै हेरे एकपटक तर उभिरहे त्यसै गरी होइन के भयो तिमीलाई भने लामो वाक्य सुनेपछि मतिया खितखित हाँस्न थाले हाँस्दा हाँस्थे भने यत्न हाम बुझिलेका अब ऋषरामले पनि हाँस्न थाल्यो किनभने उसले पनि मतियाको वाक्य एक गेडो पनि बुझेको थिएन म त्यहाँ हाँस्दै भित्र गए दिव्या बाल्न दिव्या बाल्न साथ ऋषिले देख्यो म त्यहाँ हाँस्दै थिए अघिको सम्झी सम्झी दिव्याको उज्यालो अनुहारमा अनुभव गरी गरी मुख छोपे पनि देखिने गरी किनभने कति हाँसे कि आँखाले पत्तो पाइन्थ्यो ऋषिरामले एक्कासी घुँडाहरूमा टिकेको मतियाको अनुहार र एक क्षण भए पनि बेसरी चुसिदियो उसलाई लाग्यो यसरी मथियाको हाँसोको केही अंश उसको ओठमा पनि सरेर आउँछ अथवा कि त्यसरी हाँसिरहेकी मथिया उसलाई अचानक चुम्ने कुनै चिज लागेकी होस् कुनै अर्थमा पनि भने नबुझ्ने बोलेर र सुनेर ऊ निकै परास्त भएको थियो अब कुनै भाषारहित कुराकानीको खोजमा ऊ पक्कै थियो हाँसिरहेकी मथिया तुरन्तै आँसुको धर्को तानेर रुन थाले केसीराम बुर्तेल अब अलि आत्तियो उसलाई सम्झना आउन थाल्यो म तिहारका कि स्वास्नी हो अलिक अपराध भएको हो कि मबाट तर गहुना दुवङ्गा त भएको छैन नि यो हतियार उसले अपराध काट्न थुतेको थियो तर गाउँभरि नै हल्ला होला यसको पनि डर थियो तर उसले सुनिराखेको थियो गाउँमा आजसम्म चुमेकोमा पञ्चायती बसेको छैन त्यसभन्दा बढी घटे कुरा बेग्लै हो अब पञ्चायती बस्ने घटनै घटेको छैन भने यो मतिया रोएकी किन स्वाङ पार्छे ऋषिरामले यो सोच्यो र मतियालाई रोएकै छोडेर निस्क्यो तैपनि मतियाको आँसु मैनबत्ती पग्लेको थोपा चाहिँ कतै च्वास्स अनुभव गरिरह्यो मतिया ओली यो विचार गरेर आधा घण्टा जति पछि ऊ फेरि गयो यसपटक मतिया दाल तरकारी पकाइरहेकी थिए उसको अनुहारमा अघिको केही पनि थिएन अब सब पुछपाछ पारेर बसेकी रहेछ मुख पनि धोएकी हुँदियो अनुहारै अर्को देखिरहेको थियो तर यता हाम्रो रिचिराम नायक चाहिँ धेरै सहज थिएन बरु सतर्क अवस्थित थियो उसले हास्यास्पद तरिकाले भन्यो म तिम्री आमा भेट्न आएको मतियाकी माई खोइ मतिया फेरि अघि चाहिँ हाँस्न थाले किनभने मतियासँगै ऋषिले सोधेको थियो मतियाकी माई खोइ तर जति हाँसे पनि यसपालि ऋषिराम संयममा रह्यो घोडाहरूको बीचमा सूर्यको मतियाको अनुहार उचालेर मुहाई खाएन मतियाकी माई कतै दाल चामल बन्दोबस्त गर्न गएकी रहेछ आई लाग्थ्यो धेरै हिँडेर आएकी छे अनन्त थाकेकी एकै दिनमा उमेरमै पहिरो गएको किसिमले ढल्के जस्तै देखिन्थे उदास पनि थिए सधैँ उसलाई देखेर लाग्थ्यो गरिबी कतै फरक हुँदैन जस्तो मृत्यु उसले चामलको पोको देखाउँदै भने भनी यी धर्दे कतहुँ नि मन्से ना त मुस्जा खाई मतियाकी माई मुसाले उसको अन्न सखाप पारिदिने आशंकाले त्रस्त रहेछ मुसा धेरै हुँदा हुन अथवा अन्न थोरै हुँदो ऋषिरामले सोच्यो यस्तो घरमा त मुसो पनि दुब्लो भेटिँदो त्यसपछि भात खाएर त्यहाँबाट निस्क्यो निस्कन त निस्क्यो तर रातभरि ऋषिले कोल्टे फेर्यो सिङ्गे गाउँ किम्बदन्ती चाहिँ दन्ते कथाहरू चाहिँ छरिएको थियो हो कि होइन भने चाहिँ रातमा रहस्यमा बेरिँदै भोलिपल्ट उज्यालो कटमिरो हुँदैमा ऊ उठेर नदीको किनारै किनार हिँड्न थाल्यो एक ठाउँमा छेउमा उभिएर नदीलाई बीचमा हेर्न थाल्यो कतै कतै उम्ले जस्तै छिनछिनमा भुकलुक्क गर्दै बगिरहेको थियो कहीँ कहीँ कुमालेको चाकोमा माटाले गहिरो आकारमा फन्को लिएर घुमिरहेको खोविल्डो चाहिँ नदीमा भुमरी पर्ने गर्थ्यो ऋषिराम त्यसलाई समेत अलिक कौतूहल चाहिँ हेरिरहेको थियो पहेँलो माटोको किनार थियो त्यसलाई ठाउँ ठाउँमा खनेर सानोतिनो ओढार जस्तै बनाइएको थियो त्यो माटो घर बनाउने र टल्काउने अर्थात लिप्ने पोत्ने काममा प्रयोग गरिन्थ्यो कपाल नुहाउँदा आइमाईहरू यही माटोलाई साबुन बनाएर दल्ने पनि गर्थे गाउँमा एउटा पनि घर पक्की त थिएन नै अचम्म के भने केही हैसियत जनाउने सामर्थ्य भएको खपडाको छानो समेत वर्षौंदेखि बनेको थिएन वा सायद कहिले बनेकै नहोस् किनभने गाउँका ज्यादै प्राचीन घटनाहरूको कुरा गर्दा मात्र त्यहाँ ठूला ठूला खपडाका धन्सारहरू जहाँ धान र अन्य अनाज औल पौल गरेर राखिएका हुन्थे र इँटको गाह्रो भएको घरहरूको चर्चा चल्थ्यो बेग्लै कुरा सायद मनोवैज्ञानिक कुरा वा पौराणिक कुरा तैपनि हैसियत अनुमान केले हुन्थ्यो भने बर्खाको वरपर कसैको घरको छानो छाइएको छ र छैन तलतिरबाट ओसिँदै गएर भत्किन भत्किन आँटेको घरको भित्तो फेरिन्छ फेरिन्न बारीमा रैठाको बार पाँच छ फिट जति डलेर वाङ्ग हुन्थ्यो त्यसलाई उठाउने बल छ छैन यी सब ऋषिराम पनि सोध्छ र नदीको पानीलाई बेसरी बग्न दिन्छ अलि सिम परेको ठाउँमा कुनै वस्तु टल्के जस्तो लाग्यो एउटा सानो पोठिया माछु रहेछ मरिसकेको किनभने कुनै छटफट थिएन छेउमै उसले देख्यो एउटा गङ्गटो निकै सग्लो र सतर्क चालले हिँडिरहेको थियो त्यसका पातला र लामा खुट्टामाथि त्यसको चेप्टो शरीर ओधानमा बसालेको कुनै भाँडो जस्तो देखिन्थ्यो मान्छे पनि चार हात खुट्टा टेकेर हिँड्दा यस्तो देखिएला ऋषिलाई यो सोचेपछि हाँसो उठेर आयो उसले चारैतिर हेऱ्यो पल्याक पुलुक निकै टाढा पो आइपुगेछ कोही छैन अनि एकाएक ऊ पनि चार हात खुट्टा टेकेर गङ्गटाकै चालको अनुकरण गर्न थाल्यो केही देख साथ तत्कालै उसलाई महसुस भयो यसरी धेरै बेर गर्दा कसैले पनि उसलाई देख्न सक्छ र हाँस्न सक्छ ऊ उभियो र गङ्गटो बन्ने अलिकति श्रमको गर्मी अनुभव गर्न थाल्यो उसले देख्यो त्यो गङ्गटो अब अघिको पोठिया माछाको एकदम नजिक आइपुगेको छ ऊ फर्किन आँटेको थियो यो हेर्न अडियो गङ्गटो पोठियालाई खान्छ कि खाँदैन संयोग कस्तो भने जीवनमा उसले गङ्गटोबारे सुनेको मात्र थियो देखेको थिएन तस्विरमा बाहेक पहिलोपटक प्रत्यक्ष देख्दै थियो तर सुनेको र पढेको यति थियो उसले तुरन्त चिन्यो यो गङ्गटै हो तर गङ्गटाको अरू बानी बेहोराबारे उसलाई ज्यादै कम ज्ञान थियो वा भन्नु छँदै थिएन भने ऋषिराम गङ्गटोलाई एउटा सर्कस चाहिँ हिँडिरहेको थियो त्यही बेरपछि ऋषिराम खिन्न भयो गङ्गटो पोठिया नखाएर अघि बढेको थियो तर तुरन्तै एउटा मनोरञ्जक कुरा सोच्दै ऊ त्यहाँबाट हिँड्यो उसले अचानक जस्तैमा आविष्कार गरेको थियो र एक्लै भए पनि आफैसित बोलेको थियो लौ यसको टाउको खोइ विश्रामले त्यसपछि आफूलाई स्पष्ट तुल्याएको थियो त्यसै कारणले त्यसले माछो खान सकेन तर यस तर्कले उसको चित्त धेरै बुझेको होइन उसलाई अचम्म लागेको थियो नखाएर त्यो बाँच्दछ अथवा खानेकुरा त्यस भाग्यमानी प्राणीभित्र आफै बन्छ कि यो त सोधपुछ गर्ने विषय पर्यो कुनै काउन्टरमा बाहिर ध्यान दियो घामले झुरुम ऋषिलाई चारैतिरबाट छोपिसकेछ धेरै बेर हिँडिसकेपछि ऊ गाउँभित्र आइपुग्यो म ती आफ्नो उही उदारतापूर्वक पानी बाँड्दै हिँड्ने डोल झुन्ड्याएर इनारतिर जाँदै थिए ए मतिया बोलाएपछि ऊ टक्क अडी ऋषिले हाँसेर भन्यो तिम्रो गाउँ त कस्तो टाउकै नभएको तर ऋषि बोल्दा बोल्दै छिनियो ऊ यो कुरा बुझ्दिन यो कुरा बेग्लै मतिया त गम्भीर पो देखिए भनी जाउ मालिक घरे भान्सा तयार बा मतिया त्यति भनेर हिँडी ऊ अरू दिन जस्तो देखेकी थिइन हिजो जस्तै पनि होइन कि हिजोको घटनाले यसलाई निकै तर पछि जाँदा त हाँसेकै थिए ऋषि मतियाको घरतिर हिँड्यो बाइला घिसार्दै बल्ल घर पुगेपछि उसले थाहा पायो मतियाको उदासीको कारण हिजोको घटना होइन अर्कै रहेछ पिँढीमा सुकुलो ओछ्याइएको थियो त्यहाँ एउटा मानिस अग्लो र कालो बसेको देखियो को हो ऋषिले अड्कल काट्न सकेन त्यस घरमा तेस्रो मानिस उसले कहिले देखेको थिएन हाम्रो समूह बाहेक छेउमा मतियाकी माई रोइरहे जस्ती अथवा आँसु भर्खर पुछे जस्ती भएर बसेकी थिए ऋषिलाई देख्न साथ त्यो मानिस उभियो सलाम मालिक त्यसले भन्यो ऋषि निकै उज्यालोबाट झन अँध्यारोमा उत्थियो को हौ तिमी उसले खप्न नसकेर सोधिहाल्यो मेरो आमा हो हजुर यो उसले नेपालीमा बोलेको सुन्दा झन् तीन छक्क पर्यो त्यसको बोलीमा मधिसेपन त थियो तैपनि जिन्दार बाहेक त्यो दोस्रो व्यक्ति थियो जसले त्यस अनकण्टारमा नेपाली बोलेको उसले सुनेको थियो पहिलो व्यक्ति लालजी पटवारी थियो जो सुरुमै जिन्दार कहाँ देखिएको थियो र जसको छाप्रोमा हामी अहिले बसेका थियौं तिम्रो नाउँ नाउँ रहेछ सर्जु गाउँमा सर्जुगवा अब गाउँ बाहिर सरेकाले पछिल्लोतिर मात्र सरजगुवा भनिन्छ जुन अलि यही किसिमको सम्बोधन गाउँमा मानिन्थ्यो श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहनु भएको वाचन डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको दोस्रो श्रृंखला वाचन हो सरजु बाबुको मृत्युपछि अलिक समयसम्म बरेवामा बस्यो त्यसपछि ऊ बरियापुर आफ्नो ससुराले गयो प्रकट छ सरजु स्वास्नीलाई निकै मान्दथ्यो एक त राम्री भएकीले दोस्रो सरजुको ससुराको आफ्नै जोत भएको तीन चार बिघा खेत थियो जुन पछि गएर सरजुकै हुने सम्भावना प्रबल देखिन्थ्यो छोटो मोटो एउटा खड्गो सहित सरजुको ससुराको एउटा छोरो थियो तर बंगाललाई कमाउन जान्छु भनेर हिँडेको त्यो आठ वर्षदेखि फर्केको छैन अफवाह थियो मुगलानिया डाकाले गोली ठोकेर मारे तथा के भने यो त्यो दिन राति जंगलको बाटो गरी धेरै धन कमाएर फर्किँदै थियो बाटोमा डाकुको एउटा सिङ्गो गिरोह बाटो छेकेर बसेको उभिएको थियो लाठी भाला गडा सब थिए तर यो कथा प्रमाणित मान्न सर्जोको ससुरो तयार थिएन किनभने निश्चित कुरा त उही डाकु गिरोहको कुनै सदस्यले नै बताउन सक्ला तर फेरि सारा किम्बदन्ती थुपार्दा थुपार्दै पनि त्यस्तो एउटै मान्छे फेला पार्न सकेन जो आफूलाई त्यतिको प्रामाणिक द्रष्टा बनाउन राजी होस् त्यसमा खतरा धेरै थिए सर्जोको ससुराले छोराको आशा चाहिँ मारिसकेको थियो ऊ ओनै मर्खप गहिलो ऊ भन्ने गर्थ्यो सर्जुको आशंका यहीँदेखि थालिन्छ र मर्खप गैल भन्ने कुरा पनि त एउटा अनुमानै हो भने एक दिन त्यो छोरो मिलिक्क च्याउँदै आइपुग्न सक्छ आइदियो भने त्यो जुन खेत छ चार बिघा जति एउटा राम्रो जायजथामा गनिन सक्दो सब चौपट हुन्छ भने सर्जुले अब दुई कुराको मौनता मानेको छ गढीमाईसित कि त त्यो साँच्चैकै मरिखपी गएको होस् कि होइन भने यति धन कमाएर फर्कोस् बाबुले आफ्नो सम्पत्ति फाटला भन्ने भएले चार बिघा जमिन त्यागिदियोस् अहिलेसम्म दुई मध्ये कुनै घटना घटित भएको छैन सर्जु पाँच पाँच वर्षमा गढीमाईको जुन मेला लाग्छ त्यस्तो दुई मेलासम्ममा आफ्नो भाकल पूरा हुने आशा राख्दछ तर अहिले मेला पहिले नै आउन दुई तीन वर्ष बाँकी छ अर्थात त्यसपछि पनि फेरि पाँच वर्ष जम्बा सात आठ वर्षको पर्खाई लामै हो अनि त्यसअघिको जुन छटपट हो त्यो कसैसँग पनि बाँड्न सक्दैन स्वास्नीलाई पनि भन्न सक्दैन गढीमाई भाकेको कुरा थाहा पाए भने साह्रै थुक्छे यो त्रास पनि थपिएको थियो सर्जु छुट्टिएर जाँदा मतियाकी माईको आँखामा कति आँसु आएका थिए यो कुरा अब कोही बताउन पनि तयार देखिँदैन मतियाकी माई एउटा मार्तण्ड गरिबी बाहेक पनि असल आइमाई मानिन्थे धेरै बुढी देखिन्नथे तैपनि कोही उसलाई जिस्काएर दुःखी तुल्याउन चाहँदैनथ्यो तर्क त धेरै होलान् तर केवल तर्कले सहानुभूति आउँदैन तर्कभन्दा माथि पनि केही आवश्यक छ त्यसका लागि सायद त्यही केही थियो मतियाकी माईप्रति बाबुको जमानामा निकै आज्ञाकारी छोरो मानिएको थियो सर्जु बाबुको विश्वास थियो आफूले त सकिएन अब छोराले नै सारा दुःख हरण गर्नेछ तर उसको पेटको दाहिनेतिर कलेजो रहने ठाउँमा केही समयदेखि चसचस घोच्न थालेको थियो जसलाई ऊ आफ्नो छोराको कर्मठ भविष्यको सम्झना गरेर साम्य पार्ने गर्थ्यो ऊ अस्पताल कहिल्यै गएन त्यसको एउटा ठोस कारण के भने त्यता हुँदो अस्पताल थिएन अलिक परतिर एउटा रित्तो र चिसो हेल्थ पोस्ट थियो जहाँको असिस्टेन्ट सम्पूर्ण क्लिनिक पिउनलाई जिम्मा लगाएर प्रत्येक महिना श्वास नै भेट्न जान्थ्यो कहिले औषधि लिन भनेर उठ्थ्यो कहिले मन्त्रालयमा सरुवा माग्न भनेर चिप्लिन्थ्यो कहिले रोगी जाँच्न भनेर कुद्थ्यो अन्त्यमा आफै बिरामी भनेर हिँड्थ्यो ऊ फोर्सको औषधि कहिल्यै खाँदैन थियो जसको कारण म्याद नागेर तख्तामा बसेका झोल र चक्कीहरू थिए कि गाउँलेहरूप्रतिको सेवा छाल यो पत्तो पाउनु कठिन थियो हेल्थ पोस्टमा औषधिको अभाव पनि प्राय ऊ रहन दिने गर्थ्यो कुनै अन्य कारणले होइन यसले उसलाई सुविधा मिल्थ्यो ऊ जहिले चाह्यो औषधि लिन भनेर जान सक्थ्यो उसलाई स्वास्नी भेट्ने अन्तभन्दा धेरै वाहनाहरू भेटिन्थे त्यसकारण अहिलेसम्म यहाँ टिकिराखेको थियो भनिन्थ्यो उसकी स्वास्नी प्रशस्त सुन्दर थिए र अहिलेसम्म गर्भवती भएकी थिएन ऊ दोहोरो किसिमले छटपटमा हुन्थ्यो स्वास्नीको सौन्दर्यले र स्वास्नीको बाँझोपनले भने ऊ प्रत्येक पटक घर जाँदा यस आशामा हुन्थ्यो र के पत्तो यसै पटक्काले स्वास्नीको महिना रोकिन्छ कि यसै कारण हेल्थ पोस्टमा रुजु रहनु परेका दिनहरूमा ऊ जसो र प्रत्येक क्षणकै हिसाबले खिन्न रहन्थ्यो किनभने दिनमा कुनै पनि दिन स्वास्नी गर्भवती हुने दिन हुन सक्दो जसलाई म गुमाउँदैछु बिरेनपुर परेवामा ऊ कहिलेकाहीँ आउने गर्थ्यो विभागीय हाकिमलाई गाली गर्नुपर्दा रक्सी खाँदा अथवा आफ्ना विरह वेदना र स्वास्नी नभएको तोडको अभिव्यक्ति गर्दा उसको यस गाउँमा आउने मात्रा बढ्ने गर्थ्यो यस्तो बखत ऊ मेघदूतको एकछे जस्तै पीड़ित देखिन्थ्यो यस्तोमा बरेवा हेल्थ पोस्टको कम र झारफुकको बढी सहायता लिने गर्थ्यो त्यसै पनि झारफुकका अघिल्तिर कुनै किसिमको चक्की र झोलमाथि तिनीहरूको विश्वास थिएन सर्जुको बाबुले रगत थोप्न थालेपछि अलिकता झारफुके अवश्य गराएको गाउँमा रामफल माझी सबभन्दा ठूलो झारफुके मानिन्थ्यो जातको मुसहर तर देवी साधना सशक्त रूपमा गरेको थियो चाहेको भए मिनटमा धनी हुन सक्थ्यो तर यस्ता साधनाबाट आफू धनी बन्नु हुँदैन लोकोपकार गर्नुपर्छ यस्तो एउटा सिद्धान्त प्रचलित थियो गाउँमा जसको परिणाम के भयो भने रामफल नाङ्गो जिउ कैयौं कोष परको गाउँमा जान्थ्यो तर आफू बिरामी पर्दा कुनै अरू झारफुकेको खोजी गर्नुपर्थ्यो उसले आफ्नै जिउमा आफ्नो मन्त्र लाग्दैन रामफलको झार्ने तरिका के थियो भने ऊ जोर परिवारको बच्चा अघिल्तिर राख्थ्यो त्यसपछि क्रमशः काम्न शुरू गर्थ्यो ओहोई ओहोई ओहोई करेवाका दुई बच्चालाई मन्त्र बलले मारिदिन्थ्यो चमत्कार हो यो भन्नु कठिन थियो ती कलिला उड्न नसक्ने परिवारका बचेर मार्नुमा मन्त्र शक्तिको असर कति र अक्षता पानी छप्कनुको नोट कति हुन्थ्यो यी सब चमत्कार बाहेक पनि यो बेग्लै कुरा हो उसको हातबाट ज्यान पनि खेर गएका थिए त्यसका कारणहरू रामफल धेरै गनाउने गर्थ्यो जस्तो मृतकका पूर्व जन्मका पापहरू अथवा ऊ भन्ने गर्थ्यो भूतप्रेत लागेको म झार्न सक्छु यमराज लागेको झार्न सक्थेन कहिलेकाहीँ सर्प विष झार्न आउने बिरामीका आफन्तलाई उसले भन्ने गरेको सुनिन्थ्यो हेर भैया साँपले टोकेको भए मेरो मन्त्र चल्छ अब कालीले टोकेको भए त कसैको केही चल्दैन अनि त्यो टोकाई साँपले मात्र टोकेको थियो कि कालले समेत अथवा साक्षात कालैले साँपको रूप धारण गरेर डसेको थियो त्यसको अन्तिम पत्तो त रामफललाई समेत झार्दा झार्दै रोगीले प्राण त्याग गरिसकेपछि मात्र पाइने रहेछ त्यही अलिक गडबड थियो कतै नत्र भने रामफल आफ्नो सिद्धि साधनामा असन्दिग्ध मानिन्थ्यो भन्नु आवश्यक छैन सर्जोको बाबुलाई एमराज लागेको थियो मतियाकी आमासँग सर्जुले नाता चाहिँ तोडेको थिएन ऊ बेला बखत आइरहन्थ्यो र आमासित केही रकमको माग गरिरहन्थ्यो त्यसै होइन उसित त्यसो गर्नका लागि केही ठोस र आकर्षक योजनाहरू हुने गर्थे कहिले ऊ काठमाडौँतिर कमाउन जाने विचार राख्दथ्यो प्राय घर बनाउने ठेक्कामा त्यहाँ आमदानी हुन्छ भन्ने सुनेर कहिले मतियाको गौना सम्बन्धी कुरो मिलाउन जान्छु भन्थ्यो यसपटक ऊ एउटा बिडी कम्पनी खोल्ने कार्यक्रम लिएर यता प्रविष्ट भएको थियो एउटा कुरामा ऊ भूल कहिले गर्दैनथ्यो जस्तै बिब्ल्याटो परिस्थितिमा पनि ऊ एक सुखद भविष्यको कल्पना गर्ने महान आँट राख्न सक्थ्यो जसको एउटा अंशियार ऊ आफ्नै आमालाई समेत बनाउँदै गर्थ्यो जस्तो अहिले भनिरहेको थियो बिडी कम्पनी एक बेर चले त दे फेन देखमा आई मतिया गौना दोङा कैसे होता तोरा हम बड़का कोठा में राखब की बस थोर का के जोगाड़ कर दे तू उस सिनेमाको प्रोजेक्टर चाहिँ तुरन्त मतियाकी आमा अघिल्तिर थुप्रै भविष्यको बिस्कुन लगाएर देखाइदिन्थ्यो जसमा मतियाकी आमा सुकिरहन्थे र अलिअलि फुलिरहन्थे मतियाको धुमधामसित गौना दोङ्गाको कुरा हुन्थ्यो आमालाई ठूलो बिल्डिङमा राख्ने कुरो हुन्थ्यो अन्त्यमा पैसाको जोरजाम गरिदिने माग हुन्थ्यो तर यसपटकको ज्यादै चुपचाप थिए उसित कुनै किसिमको नगद यसपटक थिएन र सर्जु झन यति जोडतोडले भविष्यको बयान गरिरहेको थियो मतियाकी माई नगदबारे बोल्न पनि सकिरहेकी थिए हुन त्यस्तो भविष्य उसलाई असंख्य पटक देखाइएको थियो महँगो र भव्य किसिमले केवल भविष्य हेर्न यति तिर्नु कुनै देशमा पनि महँगो मानिन सक्थ्यो त्यहाँ चाहिँ सरजुलाई ठग भन्ने गर्थे त्यसकारण उसलाई उसका ती कुराहरूमा पटक्कै रुचि थिएन बरु किसिमले भन्नु भने सरजुमा एउटा कवि जस्तै पर्याप्त कल्पनाशीलता उर्लने गर्थ्यो जसमा ऊ धेरै पर परसम्म बग्न थाल्यो कति भने यस्तै बगाईसित उसले आफ्नो जीवनयात्रा प्रशस्त सम्पन्न गरिसकेको थियो अर्थात काल्पनिक रूपमै होस् निकै अगाडि बढ़िसकेको थियो भावना थियो उसलाई उत्कृष्ट रूपमा ज्ञान थियो र भावनात्मकताको सेवा कसरी प्राप्त गर्ने यो उसलाई राम्ररी थाहा थियो यस मानेमा कसै कसैको विचार थियो वृहत मौका प्राप्त गरेका खण्डमा सर्जु पनि देशमा सफलतम नागरिक मध्ये एक बन्न सक्छ ऋषिले बुझेपछि खल्तीबाट पचास रुपियाँ झिकेर सर्जुलाई दियो सर्जुले अलिक संकोच नमानेको होइन तर नोट उसले खल्तीकै हिल्ला लगायो अन्त होइन कुनै किसिमको पनि नोट धेरै बेर बाहिर राख्नु उसलाई अनुपम खतराको विषय लाग्दथ्यो अब हम चल्ता नि माइ गे अहम फेर आए सरजुले भनेर उभिने तयारी गर्न थाल्यो अच्छा मतियाकी आमाले संक्षिप्त बोली उसका आँखालाई झ्याल बनाएर उदासीहरू हामफाल्न लागे अच्छा मालिक पाओ लागे अब म जान्छु धेरै डुल्नुपर्छ गोडे गोडे टाढा छ सरजुले भन्यो एकछिन सरजु पनि उदास देखियो आमालाई सम्झाइरह्यो उसको यो जानु छेडेको र छिट्टै फेरि आउँछ इत्यादि आमा केही परसम्म पुर्याउन भनेर गई मतिया ऋषिलाई भात पस्किन थाले ऋषि मतियाको पछि पछि चुलो लिएर पुगेको थियो ऋषिले सोध्यो तिमीलाई दाई मन पर्दैन ना मतियाले भने ओकरा माई बहिन ना खालि रुपैयाँ से मतलब बा खाएर निस्किँदा ऋषिले देख्यो मतियाकी आमा फर्किरहेकी थिए आँखामा आँसु र हातमा दस रुपियाँको एउटा नोट थियो कहाँ भैलकी माई मतियाले सोधी उत्सुकता पोखिहाल्ने गरी कुछो ना सरजुगो रोए लागल यही से त्यसपछि नोट देखाउँदै दे भने है रोपया वही मेसे दे लख कहलख मतियाला झुला किन दे मतियाले मुख बिगारी उसलाई चोलो किन भनेर दस रुपियाँ दिएको रहेछ मतियाको विचारमा सित्तै पाएको रुपियाँ नभए उसलाई भनेर के दिन्थ्यो सरजु अह मतियाकी आमा नोट लिएर छोराको बयान गर्दा अतिरिक्त भावुकताले भिजेकी थिए त्यसको परिणाम के भयो भने छोराको बाल्यकालका स्मृतिहरूले बुढियालाई पिरोल्दै तुरन्त चारैतिरबाट घेर्न थाले ऋषिलाई हतार थियो तैपनि उसमाथि जुन प्रभाव पर्यो यस दृश्यको त्यसको परिणाम के भयो भने ऋषि सरासर गएर परार सालको मिति छापिएको सूचना विभागको डायरीमा एउटा मार्मिक कविता कोर्ने प्रयत्न गर्न थाल्यो प्रकट छ म आमालाई विषय बनाएर पुष नरेन्द्र जोशी गाउँको उत्तरतिर चौथाई कोष एउटा पोखरी थियो दोरहन्तल पोखरा नरेन्द्र जोशी त्यो पोखरी हेरेर आएको थियो भर्खरै निकै प्रभावित देखिन्थ्यो बसेर बयान गर्न थाल्यो हाम्रो रानी पोखरी भन्दा ठूलो छ भाइ के भन्छौ उसले भने मैले पनि देखेको छु पानी निलो छ तिलकको टिप्पणी ज्यादै सफा भएर निलो देखेको कस्तो भने तल आकाश छ भन्नु कि माथि आकाश छ भन्नु म त अब त्यहाँ दिनदिनै जान्छु यति भनेर नरेन्द्र उत्साहित भइरह्यो उसको बानी थियो ससाना कुरामा खुसी हुने अर्थात जसलाई अरूहरू साधारण ठानुन् त्यस्ता कुरा बरु उसलाई अफसोस थियो यस गाउँमा तिनै ससाना कुरा समेत भेटिन्न त्यसकारण गाउँसित ऊ विशेष सन्तुष्ट थिएन कुनै पनि यत्रो कुरा त पाइयोस् म खुसी हुन तयार छु ऊ भन्ने गर्थ्यो काठमाडौँमा त कैयौं कुरा भेटिन्छन् केही नभए क्यालेण्डरमा पछि आउने महिनामा कति राम्रो अक्षर छापिएको छ माने कति दिन बिदा छ त्यही हेरेर पनि खुसी हुन सकिन्छ तर यहाँ बोल्दा बोल्दै नरेन्द्र त चुप लाग्थ्यो तर शेखरराज लगत्तै थाल्थ्यो सन्तोषी सदा सुखी तपाईँको खुसी त पाँच पैसामा पाइन्छ अर्थात सड़कमा पाँच पैसा पाइयो भने पनि पाइन्छ अनि आज नरेन्द्र कोटाभन्दा बढी नै प्रसन्न भएकाले शेखरले बोल्ने अवसर नै पाएन विचरा शेखर राज ऊ चुपचाप दोरन्तल पोखराको बयान सुनिरह्यो मनको पट्यारलाई पट्याउँदै फुकाउँदै पोखरी शेखरले पनि देखेको थियो अरूले पनि धेरै दर्शन गरेका होलान् तर पोखरीको पानीले नरेन्द्रलाई जति कसैलाई भिजाएन आह्लादले अरू कसैले त्यसलाई त्यति उल्लेखनीय कुरा ठान्दै ठानेन नरेन्द्रले गर्दा पोखरीको नाउँमाथि चर्चा हुन थाले जसलाई केही मात्रामा उल्लेखनीय मान्न सकिन्छ बरू कुन अर्थमा भने पोखरीको प्राचीनता र इतिहास खोज्न खोतल्न थालियो पोखरीको इतिहास एउटा कठिनाई हो यस्ता पोखरीको दन्ती कथा वा किम्बदन्ती मात्र हुन सक्छ अन्य किसिमले इतिहास स्पष्ट छैन भने यसको लम्बाई चौडाई वा पानी वा चारैतिर उम्री हुर्केका रहस्यमय झारपात हेरेर कुनै अड्कल हुँदैन त्यो कुन समय हो श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन हो यसको दोस्रो श्रृंखला हामीले आज पृष्ठ एकतीसको शुरूआतमा ल्याएर रोकेका छौं अर्को साता हामी एकतीसको मध्य पृष्ठबाट वाचन शुरू गर्नेछौ अलिखित उपन्यासको वाचन श्रुति सम्वेकमा कस्तो लाग्दैछ हामीलाई प्रतिक्रिया दिनुहोला S H R U T I Shruti at UNN dot com dot NP हाम्रो इमेल ठेगाना हो हवस् अर्को दिनसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे विदा चाहन्छौ नमस्कार शुभरात्री ಶರಣ